या कसरी पोखुई मनका तिमीलाई भावना मान्दैन मन पुरा गर्न तिम्रा चाहना आत्मसमर्पण हो होइन कुनै बाहना तिमी नै मायाको लागि संसार नै न को हो भनी सोधु म कसरी हेराएर र बोलीमा मुटु नै भयो तस्करी साँचो माया गर्छु पागलपन जसरी मूर्ख मेरो मन आकर्षित तिमी नै प्रति कसरी बुझाउने तब भुलाउने तिमी बिना यो जीवन कसरी बिताउने अब तिमी मलाई फल कसरी के तिर बत्तीँदै बहन्छ सन्किँदै फन्किँदै तिम्रो मन के के जाति भन्छ भन न मलाई समय देऊ यो हात मेरो देखाइदेऊ कति गहिरो छ तिम्रो मुटु भागेर भागेर किन सताउँछौ फेरि माया धेरै देखाएर फसाउँछौ छाडेर छाडेर किन तडपाउँछौ फेरि नसालु बोलीले मलाई फकाउँछौ मलाई त्यो तिम्रो उसको जतिको लाने बेसी मलाई मत्याइदिने मेरी मेरी मन रानी जब मात्रै आयो त कसरी बुझाउने